नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको तीन सातादेखि डाक्टर ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त कृति अलिखितको वाचन सुनिरहेका छौ अलिखितले विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त गरेको थियो अलिखितको गएको साता हामीले दोस्रो श्रृङ्खला वाचन गर्दा पुष नरेन्द्र जोशी शीर्षकको अध्याय सुरु गरेका छौं र यसलाई पृष्ठ एकतिसको सुरुवातमा ल्याएर रोकेका थियौं आज डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको तेस्रो श्रृंखला अब एकतिसौं पृष्ठबाट वाचन सुरु हुन्छ पोखरीको सबभन्दा रोमाञ्चक वर्णन धरिछन कोइलीले गर्छ ऊ गाउँका केही प्राचीन वृद्धमध्ये एकजना हो खुँडे भएकाले अलिकति नाकेश्वर छ उसको जसले गर्दा उसले सुनाएका किम्बदन्तीहरू पर्याप्त असरकारी हुन्थे रहस्यको ब्यान्डेजमा बेरिएर उसका शब्दहरू खोच्याउँदै झर्थे र धेरै बेरसम्म आफ्नो प्रभाव ओढाएर जान्थे उसित खास कुनै व्यस्तता थिएन तर उसलाई धेरै कथाहरू कण्ठ थिए तिनलाई पल्ट सुनाएर दिन काट्ने गर्थ्यो श्रोताहरूको कमी थिएन नवीनता उत्पन्न गर्न आफ्नै तर्फबाट कथामा जोडतोड पनि गर्थ्यो जस्तो दुई चार वर्ष अघि एउटा कथामा राजकुमारीलाई दुःख दिने एउटा राक्षस थियो भने अब दुई राक्षस मिलेर राजकुमारीलाई सताउन थाले कसैले आफ्नो स्मरण शक्ति प्रयोग गरेर सोध्यो पहिले त एउटै मात्र राक्षस थियो यो कथामा ऊ जवाफ दिन्थ्यो दोस्रो राक्षस पहिलेको भाइ हो पहिले कुनै अरू राज्यको जङ्गलमा बस्थ्यो त्यहाँ सारा जङ्गल काटिएकोले यहाँ आयो दाईको मद्दत गर्न यस्ता जवाफ र यसपटक कथामा नयाँ के जोड्दो रहेछ धरिछन् हेरौँ भन्ने उत्सुकताले गर्दा सुनेकै कथामा पनि उसका श्रोताहरूको संख्या कम हुँदैन थियो उसको भनाइ थियो जीवनमा केवल एकपटक मात्र ऊ असफल भएको छ जब उसले कुनै मेलामा सोरोटी बिर्जाबार गाएर एउटी ठिटी रिजाउने प्रयत्न गरेको थियो ठिटी हाँसी तिनखेरै गएर तुरुन्त यहाँ तुरुन्तको माने हो दुई चार छ महिना कुनै अर्कै मानिससित बिहे गरी तबदेखि दरिछनले गाउन छाड्यो मात्र होइन गाउनुदेखि शत्रुताकै बिल्ला टाँसेर हिँड्न थाल्यो कुनै गीत सुनेपछि अब उसको बिग्रेको मात्र अनुहार देख्न सकिन्थ्यो जुन माथिल्लो ओठतिर चिरिएकाले त्यसै पनि आधी बिग्रेकै हुन्थ्यो साँच्ची भन्नु भने अब धरिछन कथाहरूमा मात्र कुरा गर्थ्यो नमुना ओ दिन काजानी से तीन शेर के बुनी आ डेढ पसेरी के पत्थर गिरत रहे हम असगरे गढी हाँक के चल देनो जसरी उसले भन्यो डेढ पसेरी अर्थात साढे दुई धार्नीको असिना र तीन तीन शेरको पानीका थोपा मन्तिर ऊ गाडा हाँकेर एक्लै हिँड्यो बिरगन्जतिर त्यसै गरी उसँग आफ्ना बहादुरीका अन्य अनगिन्ती कथाहरू छन् जसलाई ऊ कुनै नयाँ वा पुरानै भए पनि धैर्यशाली श्रोता फेला पार्यो भने त्यसको प्रकृति व्यस्तता र आफूसितको व्यवहार हेरेर गाँठो फुकाउने गर्थ्यो कहिले ऊ बाघ भेटेको र रुख चढेर बाघलाई छलेको कुरा गर्थ्यो त्यसमा कुनै कुनै बखत यस्तो बाघ पनि आउँथ्यो जुन दरिछनलाई भेट्टाउन उफ्रन्थ्यो दरिछन बाघलाई विफल पार्न एक एक हाँगो उक्लिँदै जान्थ्यो परिणाम के हुन्थ्यो भने यता धरिछन रुखको सबभन्दा माथिल्लो हाँगामा बसेर इमेली चुसिरहेको हुन्थ्यो उता बाघ दरिछनलाई इमेली जस्तै चुस्ने रहर पालेर कुरिरहेको देखिन्थ्यो यस्तोमा धरिछन कहिले रुखको प्रसङ्ग आयो भने प्रायः इमेलीकै रुखको प्रयोग गर्थ्यो एक दिन कसैले सोध्यो उसलाई इमिलीकै रुख किन मन परेको धरिक्षणले जवाफ दियो बगुवा के डर से सुखल जीव इम्लिसी तर रहेला सबै हाँसे नरेन्द्रले बुझेन सोध्यो के भन्छ यो यसको जवाफ ऋषिले दियो बाघको डरले मुख सुक्छ इमिली भयो भने रसाइरहन्छ अरे क्या वन्डरफुल नरेन्द्रले भन्यो यस्तो मिलाएर गफ गर्ने मान्छे मैले देखेको थिइनँ गाउँको बिट झन् तगडा हुँदो रहेछ श्रोताहरूमा अलिक उत्साह देख्यो भने रोमान्सको थप सृजना गरिदिन्थ्यो के भने रुख चढेपछि उफ्रेर उसलाई झम्टने बाघ कहिलेकाहीँ उसको पाइताला समेत जिब्राले चाटेर झर्थ्यो ऊ बाघको चिसो जिब्रो अनुभव गर्दै कालो निलो हुँदै एक दुई हाँगो अझै चढ्ने प्रयत्न गर्थ्यो मासतिर कुनै हाँगो बाँकी छ भने साँपको कथा चाहिँ यस्तो हुन्थ्यो एउटा गोमन साँप धरिछनलाई फनफनी बेरेर ठोङ्न तयार भएर फणा उचालिरहेको थियो ठिक डस्ने आँटेको बखत धरिछन सर्पको फणा ट्याप्प आउँछ र थिच्दै जान्छ तबसम्म जबसम्म सर्पले प्राणहीन भएर बन्धन खुकुलो पारेन ती कथाहरूमा के कति सत्य हो कसैलाई थाहा छैन तर अलिकति त धरिछनको शैली र केही चाहिँ धरिछन मन्त्रतन्त्र जान्ने भएकाले श्रोता उसको कुरा प्राय पत्याइ पनि दिन्थे रामफल माझी जति त होइन तर धरिछनलाई पनि राम्रो गुणी मानिन्थ्यो गाउँमा उसलाई बोक्सी र प्रेत दुवै नियन्त्रण गर्ने विद्या आउँछ यस्तो गाउँमा प्रचलित थियो यस्तै नियन्त्रण गर्दा गर्दै उसले एक दिन एउटी स्वास्नी बगाएर ल्याएको थियो जो आज आइमाई कम बोक्सी बढी मानिन्थ्यो थप विशेषता ऊ झारफुक मात्र होइन केही जडीबुटीको समेत ज्ञान राख्दथ्यो नरेन्द्र जोशी सर्पका अनेक र विविधतापूर्ण गफहरू सुनेपछि आत्मैदेखि त्रस्त भयो राति भात खान पनि तर्सिन थाल्यो कतिफेर बाहना बनाएर पेट दुख्यो वा खान मन छैन भन्थ्यो प्राय रातिको छाकमा कहिले कतै गयो भने टर्च त लिएकै हुन्थ्यो त्यसमाथि पनि दुब्लो पातलो र एक प्रकारले जर्जर भइसकेको बुढो धरिक्षणलाई लट्ठीसहित अनिवार्य रूपमा लिएर जान्थ्यो ऊ कुनै मोटोघाटो तन्नेरी भन्दा पनि धरिक्षणलाई नै यस मामलामा पत्याउने गर्थ्यो गफको असर वा अरू केही थोकको जस्तो मन्त्र र जडीबुटी आदि टर्चको उज्यालो चारैतिर फ्याँकेर ऊ साँच्चीकै भयभीत हुँदै बेला बेलामा झस्कँदै हिँडिरहन्थ्यो दरिछनको वन्डरफुल बिट पनि त्यस बखत सुन्न रुचाउँदैनथ्यो त्यसमाथि राति हिँड्दा सर्प सम्बन्धी गफ नझिक्ने कडा आदेश दरिक्षणलाई दिएको थियो जस्तो गफ चलाउन साथ त्यो सोझै सर्पको कानमा ठक्कर खान्छ र अनि आइपुग्छ सुमसिमाउन केही दिनसम्म दरिछन नरेन्द्रलाई यो विश्वास दिलाउन खोजिरह्यो सर्प यस्तो जाडोमा आउँदैन गर्मी र वर्षायाममा मात्र हो त्यसो गर्दा नरेन्द्र एक दिन झोकियो तिमीले जिम्मा लिएका छौ सबै सर्पको धेरै ननिस्कलान् तर एउटै पनि बिर्सेर निस्क्यो भने एक दुईजनालाई त पुगेन त्यही एउटैले नरेन्द्रको भय हटेन एकपटक भयभीत हुन थालेपछि मान्छेमा त्यसको अन्त्य हुँदो रहेनछ यो नरेन्द्रले साबित गरिदियो बरु आँटिलो हुँदा त्यसको सीमा हुँदो रहेछ र पाइलै पछि सीमा नाग्दै सीमा नाग्दै गए मात्र बल विश्वास फेला पार्ला कुर्ने तर नरेन्द्र अहिले त माथि भनिएको पहिलो परिस्थितिमै थुनिएको देखिन्छ एक छाक प्राय नखानाले ऊ अलि पहेँलो दुब्लो र कमजोर चाहिँ देखिन थालेको थियो दरिछन धेरै दिनसम्म गफ गर्न मनाइ भएको सङ्गतमा हिँडेर जब पट्यारिन थाल्यो एक दिन ऊ आएन नरेन्द्र त्यस दिन भोक्कै सुत्यो वास्तवमा त अचेल उसको निद्रा समेत कम भएको थियो अक्सर गरेर सपनामा छानोमाथि तुर्लुङ्ग झुन्डिरहेको सर्प देख्ने गर्थ्यो ऊ घरभित्र समेत आफूलाई पर्याप्त असुरक्षित र आतंकग्रस्त फेला पार्थ्यो दोस्रो दिन नरेन्द्र निकै उदास भयो अरूमाथि बेफाकमा निर्भर रहनु परेकाले निराशाभित्रबाट छछल्केर आएको थियो ऊ यथार्थमा काठमाडौँ फर्कने कुरा सोच्दै उत्तानो पल्टिएको थियो दाहिने हातको नारीले निधार छोपेको थियो उसको सोचमग्न हुने तरिका यस्तै हुने गर्थ्यो भोलिपल्ट कि पछिपल्ट दरिछन आइपुग्यो त्यसले मुट्टीभित्र केही थिसेको थियो नरेन्द्रले त्यसलाई यसो हेऱ्यो मात्र केही बोलेन अरू समय भएको भए नरेन्द्रलाई शान्त पार्न कुनै दमकलकै आवश्यकता पर्दो दरिचनसित बोल्दै बोलेन दरिछनले बुझेर फलाक्न थाल्यो अपनै खातिर गैल रहनी कुटमैता नकरा नरेन्द्रले झर्केर यति भन्यो नरेन्द्रको झर्को देखेर धरिसन हाँस्न थाल्यो एकना नानु खिसियावल जाओ मालिक तीन कोष पूर्व कुटमैता जाके एगो चिज अन्ले बानी यसपटक नरेन्द्र अलिक उत्सुक देखियो कुटमैता भनेको कुन गाउँ हो उसले सोध्यो मलाई उठ्यो हाँस्यो मैले भने कुटमैता गाउँको नाउँ होइन कुटुम्बहरू कहाँ अथवा ससुराली गएर आएको भन्दैछ तपाईँकै लागि गएको रे यसले त्यहाँबाट तपाईँलाई केही ल्याइदिएको छ रे के ल्यायो देखाउ त नरेन्द्रले भन्यो अब ऊ शान्त देखिन्थ्यो दरिछनले मुठी उगारिदियो मुठीभित्र एउटा सानो टुक्रो काठ रहेछ कुनै बिरुवा लताको ज्वरो जस्तो क्या हो त्यो नरेन्द्रले सोध्यो ह साँप के साँपको नाउँ सुनेर नरेन्द्र उत्सुक भयो केही झसङ्ग पनि दरिछनले भन्यो यी जडी रही साथमै त कौनो साँप नआई पन्जरा अब मालिक डर के कौनो बात नै खे अब सपवे डेराई अपने से यी पलमे रही त नरेन्द्रले त्यसको कुरा आधा पनि बुझेन तैपनि त्यो बुटी लिएपछि उसको आँखामा प्रशस्त उज्यालो आयो मबाट उसले धरिछनको वाक्य एक एक गरेर सुन्यो मैले भने अब के चाहियो अब तपाईँ होइन रे सर पनि तपाईँसँग जोगिएर हिँड्ने भयो गजबको बुटी ल्याएछ यसले नरेन्द्र निकै प्रसन्न भयो अनि त्यसपछि उसको भएर पहेँलोपन साँच्चैकै बाढी घटे जस्तो स्वाट्टै घटेर गयो तत्कालै उसको रुचि बढेर आयो तर त्यसपछि भयो के भने म बाहेक अन्य सारा मानिस त्यस बुट्टीको प्रयोग गर्न थाले यो थाहा पाउँदा पाउँदै पनि नरेन्द्र बुट्टी दिँदा त्यति खुसी हुँदैन तिनीहरू राति पिसाब फेर्न जाँदा समेत बुट्टी माग्न थाले एक किसिमले यो अर्को भय वा समस्याको थाल नै थियो बुट्टी केही गरी हरायो भने पहिले त यो समस्या यो आतंक एकजनाको थियो अब त्यही आतंक सामूहिक बनेको थियो कसैले पत्तै नपाउने गरी एउटा सानो वस्तुको नियन्त्रणमा मानिस हुन थालेका थिए कसरी भने लाग्दथ्यो त्यस बिना प्राण जाने खतरा एकदमसँग बढ्छ यो असुरक्षा र बुट्टीमाथि भर पर्नु अर्को असुरक्षा लाग्दथ्यो बुट्टी एउटै थियो र अर्को विकल्प थिएन त्यसैले त्यसकारण नरेन्द्रले त्यसको एउटा जन्तर बनाउन लगाएर किलोमा झुन्ड्याइदियो जसलाई आवश्यकता पर्थ्यो किलोबाट झिकेर घाँटीमा लगाउँथ्यो फर्केपछि किलोमा झुन्ड्याइदिन्थ्यो स्पष्ट छ त्यसमा सबभन्दा बढी खाँचो नरेन्द्र जोशीलाई नै पर्थ्यो पहिले ऊ जाडोमा पनि गम्बुट लगाएर मात्र राति बाहिर निस्कन्थ्यो अब उसले गम्बुट फुकालेर एउटा कुनामा मिल्काइदिएको थियो अब ऊ आधा रातमा पनि तनावरहित भएर सर्प र भूतप्रेतका एक सय एक खतरनाक कथाहरू सुन्न सक्थ्यो कहिलेकाहीँ त कस्तो हुन्थ्यो भने सर्पको कथा सुनेपछि मात्र ऊ निधाउन सक्थ्यो त्यसैमा एक दिन दरिछनले बताएको थियो गाउँको पूर्व उत्तरको नाम एउटा पोखरी छ दोरहन्तल पोखरा गाउँले बाँच्नलाई बेरेका किम्बदन्तीहरूमध्ये एक साँचो हुन पनि सक्छ किनभने पोखरी त त्यहाँ एउटा यथार्थ बनेर बसेको थियो भ्रमको कारण पनि त एक किसिमले कुनै यथार्थ नै हुने गर्छ कसरी कसरी भने यो कथा धरिछनले आफ्नो बाबु रामबिरिचबाट सुनेको थियो रामबिरिचले गोकुल महतोबाट गोकुल महतोले जोखु भगतबाट जोखु भगतले यसको छ अन्त्य कथा सुनिसकेपछि नरेन्द्र केही समयका लागि एउटा चिन्तन गर्ने मनुष्यमा परिणत भयो हिजो उसले दोरन्तल पोखरा देख्यो पोखरीको निलोमा ती सबै कथाहरू पनि देख्यो जसमा एउटा भयानक आशा र दुःख पनि लगातार तैरिरहेका थिए कुनै कुनै माछोभन्दा के कम हुन्छ र आशा त्यत्तिकै चिप्लो राम्रो स्वादिष्ट र त्यत्तिकै फुत्केर जाने नरेन्द्र जीवनमा प्रथम पटक दार्शनिक बन्न थालेको देखियो वास्तवमा ऊ घरको राम्रै धनी मान्छे थियो त्यसकारण ऊ दार्शनिक अफिसर वैज्ञानिक कवि वा भर्सटाइल जिनियस जे चाहे त्यही बन्न सक्थ्यो उसको सुविधा अनुसार अनि कुनै कारण थिएन यो अरूले नमानु गाउँमा दार्शनिक बन्नु जस्तो सुविधाजनक उसलाई अरू थोक लागेन होला त्यही मानेमा कविता लेख्नु पनि गाउँमा उसलाई सजिलो लागेको आएदेखि पचास साठीवटा कविता लेखिसकेको थियो गोधुली सूर्यास्त गोठालाहरूको जीवन कोइली आँपको मुजुरा गरिबी सौन्दर्य आध्यात्मिक चमत्कार सबै विषयमाथि रुमानी भावका साथ उसले अहिलेसम्ममा लेखेको अन्तिम कविता थियो दोरन्तल पोखरी बारेमा यो कविता ऊ निकै सुनाउने पनि गर्थ्यो तर एक दिन ऋषिरामको त्यसै विषयमाथि लेखिएको कविता सुनेपछि आफ्नो कविताको क पनि उच्चारण गर्न बन्द गरिदियो ऋषिले कविताको थालनी यसरी गरेको थियो म मेरो भित्रको तलाउलाई चिरिएर बाहिरसम्म पोखिएको देख्दैछु दोरहन्तल पछिका पङ्क्तिहरूको मलाई सम्झना भएन अब थालिन्छ धरिछनद्वारा वर्णित दोरहन्तल कथा महाभारत युद्धको अन्त्यतिर दुर्योधन प्राण रक्षाका निमित्त दुई पायन रथ भन्ने एउटा पोखरीभित्र लुक्दछन् तर पाण्डवहरू चक्रवर्ती दुर्योधनका पैतालामा रहेको चक्रको चिन्ह धुलोमा हेर्दै पछ्याउँदै पोखरीसम्म पुग्दछन् पोखरीको किनारसम्म मात्र पाइलाको चक्र देख्दा र नेत्र नदेख्दा तिनीहरूलाई विश्वास हुन्छ दुर्योधन यसै पोखरीभित्र लुक्न गएका छन् त्यसपछि पाण्डवहरू सकेसम्म कडा वचनको प्रयोग गर्दै दुर्योधनलाई युद्धका लागि हाँक दिन्छन् लुकेकोमा काँथर भन्छन् लुकेका दुर्योधनलाई खपिन सक्नुहुन्छ उनी पोखरीबाट निस्कन खोज्छन् त्यहाँ लक्ष्मीले दुर्योधनलाई रोक्दछिन् तर दुर्योधन मान्दैनन् र बाहिर निस्केर आउँछन् त्यसै पोखरीको किनारामा दुर्योधन र भीमसेनको युद्ध हुन्छ दुर्योधन ज्यादै करुण अन्त्य प्राप्त गर्दछन् न मृत न जीवित दुवैको दोसाँधमा जुन गदामाथि उनलाई आफ्नो वीरताको गर्व र आस्था थियो अब त्यही गदाले उनी आफ्नो मासु लुस्न आउने गिद्ध कागहरूलाई हम्केर बसिरहे उनको शरीर लोथ भइसकेको थियो र उनी यति हास्यास्पद रूपमा जीवित थिए कि त गागले समेत उनलाई मृत देखे कालान्तरमा त्यही द्वैम्पायन रथ दोरन्तल पोखराको नाउँले प्रसिद्ध हुन गयो दोरन्तल किन भनियो होला नरेन्द्र जोशीले सोधेको थियो रामकृष्ण पाठकले भन्यो दुर्योधन बिग्रेर दोरन्तल भयो होला सोझै छन् त्यति सोझो कहाँ छ र पाठकज्यू तिलक बहादुरले भन्यो दुर्योधनको नाउँ बिग्रेको त माने तर बिग्रने पनि एउटा भाँती हुन्छ दुर्योधनको दोहन हुनुसम्म ठिक छ तल के भएर बिग्रियो त त्यो पनि सोझै छ पाठकले भन्यो तिलक बिग्रेर तल भयो सब हाँस्न थाले उही तिलक एउटा छाडेर ऋषिरामले भन्यो यस्तो हुनसक्छ दुर्योधन तलमा बसेको हुनाले दोरन्तल भयो कि अलिक बेर सबमा प्रसन्नता व्याप्त भयो किनभने जस्तो सुकै होस् समस्याको समाधान पाउनु भनेको आजको कालमा असम्भव छ यस्तो प्राय हामी सबैको धारणा थियो त्यसै बखत मलाई एउटा अर्को कुरा सोच्यो जसले तिनीहरूको प्रसन्नता भङ्ग पनि हुन सक्थ्यो मैले भने यस्तो पनि त सम्भव छ पहिले यसको नाउँ दुर्योधन तलाउ हुँदो घट्दा भत्किँदा दोरन्तल भयो अनि त्यसमाथि पोखरा भनेर थपियो अब तेस्रो व्याख्या नगरौँ हामीलाई चाहिँदैन पनि नरेन्द्रले निर्णय दियो यिनै दुईमध्ये कुनै एउटा ठिक होला तर त्यो अहिले पत्तो पाउन सकिन्न के भयो त झन् एउटाको ठाउँमा दुई दुईवटा अर्थ पाइयो यद्यपि यो हल नरेन्द्र जोशीले झिकेको थियो सबै चुप पनि लागे तर वास्तवमा यस्ता समाधानहरूले उत्तर दिनुभन्दा प्रश्न दुविधा के के थाप्छन् तर यो देशको आर्थिक राजनीतिक समस्या वा त्यसमा प्रसारित गरिएको समाधान थिएन एउटा मामुली बहस थियो जसले हाम्रो निद्रा आधी घण्टा पनि बिगार्दैन फेरि किम्बदन्ती प्रायःजसो भागेर जाने धनीमानी शक्तिशाली मानिसहरू चाहिँ भनिन्छ दुर्योधन पनि आफूसँग असङ्ख्य धन सम्पत्ति लिएर गएका थिए आखिरमा उनलाई पानीमै लुक्छु भन्ने पनि निश्चय थिएन अथवा अन्त्यले लखड्दैछ भन्ने ज्ञान त थिएन युद्ध थियो त युद्ध वास्तविक अर्थमा लडुन्जेल मात्र युद्ध हुन्छ भाग्दाखेरि के को युद्ध त्यो दुर्योधनलाई थाहा रहेछ जो पोखरीबाट निस्किँदा उनी ती सारा सम्पत्ति हिरा मोती स्वर्ण आभूषण के सब दोरन्तल पोखरामै छडेर आए एक त त्यो पोखरी त्यसै पनि लक्ष्मीले बास गरेको पोखरी रहेछ पछि एक्लो असहाय र दुःखी हुँदै गदा घुमाएर आत्मरक्षा गरिरहेका दुर्योधनले आफ्नो शरीरका सबै आभूषण समेत एक एक गरेर दोरन्तलमै मिल्काइदिए निलो र चकमन्न जल एउटा छप्ल्याङ्ग हुँदो र तलमा पहिलेदेखि जम्मा भइरहेको अतुल सम्पदामा मिसिन जाँदा ती आभूषणहरू भनिन्छ अझै पनि पोखरीको गर्भमा त्यो अपार धनराशि मनुष्यले कल्पनै गर्न नसक्ने सम्पत्ति गाडिएर बसेको छ त्यसको क्युरियो भ्यालु हेर्ने हो भने संसारभरिकै सम्पत्ति बराबर होला जस्ट इमेजिन दुर्योधनहरूकै शरीरका गहना हुन् भने त नरेन्द्र कल्पनामा चढेर भिसासहित यात्रा गर्ने उद्देश्यले एकोरिएर टाढा हेर्न थाल्यो सुनिन्छ दुर्योधन पोखरीबाट निक्लिने बेलामा लक्ष्मीले दुर्योधनलाई रोक्ने उद्देश्यले भनेकी थिइन् तिमी बुद्धिमान भइकन पनि यत्रो सम्पत्ति छाडेर जान्छौ दुर्योधनले एकैछिन अडेर भनेका थिए यो सम्पूर्ण सम्पत्ति कलियुगको कुनै एउटा दुःखीको नाउँमा राखिदिनु जसको भाग्यमा हुन्छ त्यसले पाउँछ तर पाउनुपर्नेले बाहेकहरू कसैले नपाओस् यति भनेर दुर्योधन त निस्के युद्धमा लक्ष्मी अन्यलमा परिन् तर देवी थिइन् ध्यान दृष्टिले भविष्यतिर हेरिन् जसको नाउँमा त्यो अनन्त वैभव राख्नुपर्ने हो राखिन् अनि भविष्यको त्यस अज्ञात भाग्यशालीलाई आफ्नो अदृश्य वरदानले अलङ्कृत गरिन् त्यति मात्र होइन दुर्योधनको त्यस सम्पत्तिमा तिनले आफ्ना गहनाहरू फुकालेर मिसाइदिन् त्यसपछि अन्तर्ध्यान भइन् उपमामा बोलौँ भने समय सगरमाथाको हिउँझै पग्लिँदै समुद्रको विस्तारामा बदलिँदै गयो समयमा लटपटिएर कैयौँ घटनाहरू द्वीप जस्तै निर्मित हुँदै समुद्रको गर्भमा लुके अथवा कि मैनाक पर्वत चाहिँ माथि उक्सेर उभिरहे आजसम्म त्यो विशाल वैभव दोरन्तलभित्रै छ आफ्नो मूल्य बढाउँदै पाएको चाहिँ कसैले छैन आजसम्म थाहा पाइएको छैन त्यो पाउनेको नाउँ के हो सम्पत्ति पाइन्छ कसरी यो कुरा दरिछनले पहिलो दिन बताएको थिएन नरेन्द्र जोशीले बारम्बार सोधेपछि उसले बताएको थियो त्यो स्पष्ट होस् पहिले नरेन्द्र जोशी दरिछनकै घरमा खाने गर्थ्यो त्यसकारण उसलाई धेरै पटक सोध्ने सुविधा थियो पोखरीबारीको कुरा मलाई थाहा नभएको होइन कतिपटक मैले आफूलाई दुर्योधनको सम्पत्तिले धनियो नबनाएको पनि होइन तर कालचक्रमा परेर त्यो कुरा भुसुक्कै बिर्सेको थिएँ बाल्यकालको कुरा अब नरेन्द्र जोशीले जुन दिन पोखरीबारी व्यापक उच्चारण गर्यो मैले जल्यास सम्झेँ यही त त्यो पोखरी हो जुन मेरो आशाको केन्द्र हुने गर्थ्यो जसलाई लिएर कल्पना गर्दा मैले आफ्नो जीवनलाई यति ठुलो ब्यालुन जस्तो बनाएको थिएँ नसोधियोस् फुट्ने खतरा कति बढेको हुँदो हो म कैयौँ तरिकाले यस पोखरीको नायक आफूलाई पाउने गर्थेँ कतिपटक मत्स्य वा कच्छप रूप धारण गरेर पोखरीको अतल गहिराईसम्म पुगेको हुन्थे कतिपटक सूर्यको कुनै एउटा किरण सूर्यबाट उकासिँदै लम्किँदै आएको छ र कलम बनेर पोखरीको निलो पाटीमा सुनौलो पालिसले मेरो नाउँ कोरेको छ कतिपटक मुनि बनेर मैले पोखरीको सारा आवरण अर्थात् पानी सोचेको छु र तलमा देखेको छु त्यो हिरण्डे ब्रह्माण्ड त्यो नसोधियोस् त्यो स्वप्न हुने गर्थ्यो कि यथार्थ त्यस बखत यसको वास्ता कसले गरोस् सब एक बन्न जान्थे किनभने भ्रममा पनि त भ्रम गरुन्जेल मान्छे भ्रमलाई नै सत्य ठानै रहन्छ त्यसो त पछि जीवन पनि पोखरी नै बन्यो जसको पानी सोसेर तलभित्रको वस्तु पाउन खोजिएकै छ अब थाकी हारिकन एकपटक फेरि पोखरीको सामुन्ने म थिएँ र मेरो सामुन्ने त्यही पोखरी थियो अब हेरौँ यो पोखरी र मेरो बीचमा कुन चाहिँ थालनी बाँकी रहेछ नरेन्द्र जोशी आएछ मैले उठेर मिलको चिमनी जस्तै धुवा फुकिरहेको डिबिया हातले दुई तिन पटक हम्केर निभाइदिएँ यतिन्जेलमा धुवा कोठाभरि निम्ठो भएर भरिएको रहेछ कहिलेकाहीँ घटिया तेल बेच्छन् गाउँमा म एकछिन चिसो र स्वच्छ हावा खाउँ भनेर उभिएँ बाहिर गएर बाहिर मिसाएको मट्टीतेलको धुवा चारैतिर शून्यमा छौ हातमल हातमा अलिकति अँध्यारो लागेर आउँछ र चकमन्न जस्तो एउटी गाउँले आइमा एकान्तमा बसेर चकमन्नको छाँटा निफनिरहेको होस् र चिसो एक्युपञ्चर गरिरहेछ र आँखा चिम्लनु जम्मैलाई भित्र लिन र जम्मै भित्र हुने कोसिसमा एकछिनपछि आँखा उगार्दा देखेँ मेरो छेउमै नरेन्द्र जोशी पनि उभिएको थियो निद्रा लागेन जोशीजी म सोचिरहेको थिएँ जोशीले भन्यो के यो जुन पोखरीको कथा हो त्यो पुराणको कथा हो कि यिनीहरूको गरिबीको कथा मैले उतिर हेरेँ ऊ यस वखत साँच्चीकै गम्भीर थियो मैले भने यो भोलि सोचौँला हुनसक्छ यही कथा यहाँ दुर्योधनकै पालामा पनि प्रचलित होस् र त्यस वखत सम्पत्ति राख्ने व्यक्ति दुर्योधन नभएर अरू कोही होस् हुनुहोस् यसपटक जोशीले पुलुक्क मतिर हेऱ्यो केही बोलेन श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ हामी श्रुति सम्वेकमा आज डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको तेस्रो श्रृंखला वाचन सुनिरहेका छौं हामीले योभन्दा अगाडि पुष नरेन्द्र जोशी शीर्षकको अध्याय सुन्यौं अब वाचन माघ कर्णबहादुर थापा शीर्षकको अध्यायबाट हुन्छ बिहान ओछ्यानको न्यानो छोड्नै मन लागेको थिएन निद्रा दुईटी आई मैले झगडा गरेको चर्को आवाजले नै खुलिसकेको थियो कुरा विशेष बुझिएन केवल अश्लील किसिमका गालीका शब्दहरू हुत्तिएर आउँथे तिनको अर्थ मैले सबैलाई बताइदिएको थिएँ अश्लील कुरामा अलिक सजिलो पनि हुन्थ्यो एक दुईटै शब्द बताइदिए पुग्ने बाँकी वाक्य त्यसै शब्दका सहायताले बुझिहालिन्थ्यो गालीको चर्को आवाज जब बढे जस्तो भयो हामी बाहिर निस्केर उभियौँ तिनटी आइमाई आमुन्ने सामुन्ने उभिएका थिए झगडा दुईटीका बीचमा चलिरहेको थियो स्त्री चाहिँ छातीमा बालक च्यापेर उभिएकी थिए त्यो चाहिँ बेला बेलामा बोल्थे कि उसित सम्बद्ध प्रसङ्ग आउँदा मात्र त्यसरी आइमै अश्लील शब्दको उच्चारण गरिरहेकी थिएन तर अरू दुईटी युद्ध वा महामारी स्तरमा त्यस्ता शब्दहरू फ्याँका फ्याँक गरिरहेका थिए तोरा मेलाठी गे भत्रा चिबौनी खजु हौ त आके सुत हमारा मर्दासँगै बहादुर हाँस्यो भन्यो यस्तो बखत पनि यिनीहरू आफ्नो हैसियत र सीमा भने बिर्सिँदै रहेनछन् र गाली गर्दा कि लोग्ने कि लट्ठीको प्रयोग गर्दा रहेछन् भतरा चिबाउने भनेको के नि लोग्ने चपाउने कर्णबहादुर गम्भीर देखियो केही दिन अघि उसले बताएको थियो उसको स्वास्नीसँग उसको राम्रो छैन त्यसैले हो कि मान्छे जहाँ पनि जाओस् हिउँमा हावामा आफ्नो समस्या र स्थितिको एक टुक्रा राप लिएरै हिँड्दो रहेछ तर गम्भीरता तुरुन्तै उसले पुछेर मिल्काएर भन्यो यिनीहरूको झगडाको विषय चाहिँ के परेछ नि पर्ख राम्ररी नसुनी पत्तो पाउन सकिनँ मैले दुवै स्त्रीहरू झम्टोला जस्तै गरेर लम्किन्थे तर उही दुई चार अश्लील वाक्य उक्लेर पछि हट्थे धारे हात तरबार जस्तै चलाउँथे हावामा त्यत्तिकै मैले केटाकेटी बेलादेखि आजसम्म यस्तो झगडामा कुनै मैले हातको प्रयोग गरेको देखेको थिएन एउटा संयोग आज पनि त्यस्तै हो मैले सोचेँ तिनीहरूको झगडाको कारण चाखलाग्दो थियो एउटीको छोराले अर्कीकी छोरीको घाँस काटेर हाल्ने डेलीबाट घाँस झिकेर आफ्नो डेलीमा हालेछ छोरी रुँदै आएकी थिए छोराको भनाइ थियो उसले त्यसको घाँसको साटो पहिले नै बिडी दिएको थियो त्यस केटीलाई बिडी चाहिँ लिई घाँस दिने बेलामा भागी तेस्री आइमाई त्यहाँ किन थिए भने तेस्री आइमाईको छोरीले भनिदिई बिडी दिएको त हो तर घाँसका लागि होइन कण्डबहादुरले साक्षी बसेकी त्यस केटीलाई बोलाएर सोध्यो ए के कुरा हो भन केटी यौवन छोइरहेकी थिए अथवा यौवनले उसलाई छुँदै कस्तै ल्याइरहेको थियो लाजमानी कथी कथी दो कहत रहे त्यसपछि त्यहाँबाट भागी के भने त्यसले कुरा गोलमाल छ है मैले देख्दा त कर्णबहादुरले भन्यो बिडी दिएर के के हो भन्यो अरे मैले अर्थ्या दिएँ उही त भन्यो होला नि कसो केटीले बिडीको लोभमा पहिले हुन्छ भने पछि नाइ भने अनि केटाले घाँस खोस्यो होइन बिडीमै पनि कति सस्तो कहिले त्यो त्योभन्दा पनि सस्तो हुन्छ त्यो त एकमुठा बिडी थियो अलिक पानी नपरेको बखत र खेत सुक्खा परेको बखत एउटा ठुलो आलु वा सखरखण्डमा मात्र पनि मान्न सक्छन् सखरको एउटा ढिकोमा हुनसक्छ कहिलेकाहीँ त उधारो केवल भरे भोलि यस्तो दिन्छु भन्दा पनि हुनसक्छ सबैलाई होइन तर यस्तोलाई यहाँको असाधारण घटना मानिँदैन त्यही केटी जो हिजो मानिन कुनै अरू दिन मान्न पनि सक्छ तर सबै त होइन कर्णबहादुरले निकै अतिरिक्त ज्ञान प्राप्त गरे चाहिँ त्यसपछि केही पनि सोधेन उभिएर झगडा हेर्न सुन्न थाल्यो झगडा जस्तो किसिमले चलिरहेको थियो त्यसले लाग्दैन थियो त्यो कहिल्यै टुङ्गोमा पुग्ने झगडा हो गाउँमा जुन पनि झगडा थालिँदा लाग्छ अब कमसेकम वर्ष दिनका लागि गाउँको शान्ति भङ्ग भयो किनभने वर्ष दिनभन्दा अगाडि तिनीहरू चुप लाग्ने लक्षण देखिन् तर कर्णबहादुरको आश्चर्यको सीमा रहेन जब एकछिनपछि दुवै स्त्री काठमाडौँको धारामा पानी सुके चाहिँ एकाएक ठ्याप्पै बोल्न बन्द गरेर आफ्नो घरतिर लागे युद्धविरामको घोषणा भयो जस्तो छ नि कर्णले भन्यो कर्णबहादुर गाउँ पछिदेखि बिँडीको उपभोग गर्न थालेको थियो ऊ आगो बलिरहेको घुरमा एउटा बिँडी झोसेर तान्न थाल्यो उसले खल्तीबाट दुई मुठा बिँडी झिक्यो अनि दाहिने र देब्रे खल्तीमा एक एक मुठा भाग लगायो अबदेखि म सधैँ दुई मुठा बिँडी राख्ने गर्छु एउटा आफूलाई र अर्को इमर्जेन्सीलाई उसले अलिकति आँखा सन्काएर भनेको थियो इमर्जेन्सी शब्दमाथि उसले प्रशस्त जोड दियो जसको अर्थ ऊ बिहान घटेको घटनासित जोड्न चाहन्थ्यो स्पष्ट छ जोशी तिलक सब हाँस्न थाले जोशीले भन्यो म त एउटा आलु र एउटा सकरखण्ड लिएर हिँड्छु र एकैपटक दुईजनालाई बाँडिदिन्छु सबैको आँसुबीच मेरो ऋषिरामको गम्भीरता अलि नसुहाउँदो लागेको हुँदो हो ऋषिराम अलि आवेशमा आयो भन्यो तर जोशीजी यो किन बिर्सनुहुन्छ तपाईँका आलु र सकरखण्ड खानालाई तिनीहरूको पेटमा अनिकाल पनि त सल्केको दुखेको रन्केको हुनु पर्यो नत्र तपाईँका खुइ परेका र पाइरियाग्रस्त दाँतहरू आफ्नो अनुहारमाथि निच्च परेर उम्रिएको हेर्ने तिनीहरूलाई के को रहर यति भनेर ऋषिराम सरासरी हिँड्यो बाहिर कतै पछिल्लोतिर वातावरणलाई तन्कुन्जेल तन्काएर अनि तन्काएको इलास्टिकलाई किलोमा बेरेर बाँधेर निस्किदियो त्यसपछि त्यस दिनहरू उल्लेखनीय ठट्टाहरू भएनन् कर्णबहादुरले दुवै मुठा बिडी यसपटक दुईवटा खल्तीमा भाग्न लागेर एउटैमा हाल्यो र भन्यो अ बिग सेन्टिमेन्टल फ्लावर वास्तवमा ऊ भन्न चाहन्थ्यो फुल अर्थात् मूर्ख यसका लागि पहिले अङ्ग्रेजीमा फुललाई नेपालीमा फुलमा रूपान्तरण गरेर नेपाली फुलको फेरि अङ्ग्रेजीमा अनुवाद गर्थ्यो अनि कसैलाई मूर्ख भन्नुपर्दा फ्लावर शब्दको प्रयोग गर्थ्यो गणबहादुर अर्को बिडी पोल्न थाल्यो चेलाउन लागेको घुरमा नरेन्द्र जोशी आफ्नो किसिमले क्षितिजतिर चुपचाप हेर्न थाल्यो समय बिताउन थालेको भनौँ त्यसै बखत अङ्गुरमान आयो र भन्यो मलाई यस गाउँका मानिसहरू पटक्कै मन परेनन् किन मैले सोधेँ हुन त मलाई थाहा थियो कुनै अति साधारण घटनामा पनि अङ्गुरमा यति टिप्पणी गर्न सक्छ उसले भन्यो तिनीहरू त्यति मात्र काम गर्न चाहन्छन् जतिले छाक टर्छ नो एम्बिसन एट अल यो के तिनीहरूको जीवन दर्शनको खोज गर्नुभएको तपाईँले तिलकले भन्यो तिलक यता आएर दुई चार दिनदेखि अलि बिटी हुने कोसिसमा लागेको थियो तिमीहरू नै हेर मैलो चद्दर मुन्तिरसम्म लतारेर ओढ्छन् त्यसमाथि बिहान बेलुकै स्कुल गए जस्तै नबिराएर घुर ताप्न बस्छन् तपाईँले भनेको समय तिनीहरूको लागि काम गर्ने समय नै होइन बहादुर बोल्दै थियो एउटा कुरा सम्झिराख्नुहोस् गाउँमा ओभरटाइम गर्ने चलन छैन डिबिया बाल्टिन बालेर खेतमा काम हुँदैन तैपनि त कुनै काम यिनीहरूले पाइरहेका छन् भने तपाईँको काम होइन उत्खननको काम अङ्गुरमान यसपटक अलिक झर्केर बोलेको थियो उसको जवाफमा केहीजना हिही गरेर हाँस्न थाले अङ्गुरमान त्यहाँ बसिराखेन जुरुक्क उठेर हिँड्यो कुरा पुरा सुनाउन पनि उभिएन उसले कसरी त्यस्तो निष्कर्ष निकालेको थियो तर साथीभाइ अङ्गुरलाई जसरी चिन्दथे त्यसअनुसार तिनीहरूले जुन अनुमान गरे त्यो यस्तो थियो जसले घुर तापिरहेका एक दुईजनालाई काम गर्ने निमन्त्रणा दियो तर तिनीहरू मानेनन् स्पष्टसित होइन कारणसहित जस्तै ए हिँड हामीसित काम गर्न बडे जोर बोखार लागल बा मालिक कालु से पेट झर्ता कारण कर देले बा क्यौ आठु पहर मुड बथेला दबाई खाता नि दबैया से ठिक हो जाइ त चलब अङ्गुरमानले यी कुराको धेरै अंश बुझेन तैपनि एउटा कुरा बुझ्यो तिनीहरू जान मानेनन् उसलाई आश्चर्य के कुरामा भएछ भने अनेक भीषण रोगबाट ग्रस्त भएर पनि तिनीहरू केवल खेतमा कोदालो नचलाउनलाई आराम ठानिरहेका थिए बाँकी घुमफिर गफ झगडा सब यथावत हुन्थे भन्दा न कम्ती न बेसी भीषण रोगको निष्कर्ष कसरी झिक्यो भने उसले दुई तिन दिनपछि डायरी हेरी हेरी मसँग सोधेर थाहा पाएको थियो त्यसअनुसार माथिका सम्वाद र वाक्यहरूको अर्थक्रमिक रूपमा यस्तो हुन्छ ए हिँड हामीसित काम गर्न एकदम ज्वरो आएको छ मालिक हिजोदेखि मलाई पखाला लागेको छ कसैले बोक्सी लगाइदिएको छ आठै प्रहर कपाल दुख्छ ओखती खाँदैछु ओखतीले चङ्गा हुँ अनि जाउँला अङ्कुरमानले पत्ता लगाएको थियो गाउँको काम गर्ने दर अर्थात् ज्याला कति हो ऊ त्यत्तिकै ज्याला उत्खननका लागि पनि दिन चाहन्थ्यो दिनभरि काम गरेर चार सेर धान सुनेर अङ्कुरमान राम्रै प्रसन्न भएको उसलाई यहाँ आएर त्यसरी पनि केही रकम जोगाउने आशा भएर आएको थियो नत्र काठमाडौँमा त ज्यालामा बिल पेस गर्न पाइन भनेर ऊ एकपटक लगभग जोरग्रस्त नै भएको थियो गाउँलेहरूको तर्क यस्तो थियो कि अङ्कुरमानले हार खाएर केही नगद बढाउनै पर्यो तर्क के थियो भने चार सेरकै बनिहारीमा त्यो अपरिचित काम किन गर्ने खेत खनेर किन नबस्नु कुरा ठिक तर अब भोलिदेखि सुचारू रूपले काम थाल्नु थियो अहिलेसम्म विशेष गर्न सकिएको थिएन धेरै प्राविधिक कठिनाइहरूले गर्दा अङ्कुरमान अघिल्लो रातदेखि अलि नर्भस देखिँदै थियो झन् काम थाल्ने बिहान त ऊ बाली काटिएको खेत झैँ ठुटो अनुहार झुन्ड्याएर यता र उता दगुरिरहेको थियो बिहान नौ बजेर केही मिनटमा हामी चिया र हलुवा खाएर निस्केका थियौँ काम गर्ने ठाउँ एउटा ठुलो फाँट थियो फाँटमा अलिक दूरीमा तीनवटा ठुल्ठुला ढिस्काहरू थिए वृत्ताकार हुन खोजेका अलिक रातो किसिमको माटो त्यहाँको थियो अनौठो देखिन्थ्यो तल फाँट एकदम सामान्य शान्त र साधारण माटोको रङ लिएर निधाएको थियो ती ढिस्काहरू जसलाई मोटो पहाड नै भन्न सकिन्थ्यो रहस्यमय किसिमले थन्किएका थिए कुनै प्राचीन योद्धाको शिरस्त्रागण झैँ जो युद्ध गर्दा आफ्नो शिरस्त्राण त्यहीँ छोडेर भागेको होस् बिरेनपुर बरेवामा अथवा स्तूपहरूलाई नटसट कसेर त्यहाँ फिट गरिएको होस् जसमुनतिर एउटा सिङ्गे दुनियाँ आफ्नो हाडखोर र भव्यता र समृद्धिका साथ विश्राम गरिरहेको होस् जसको अस्तित्व कुनै वास्तविक थियो कमसेकम यस सभ्यताभन्दा अघि तिनमा रुखहरू थिए झाङहरू थिए रातारात जङ्गली बयर र फलेका हुन्थे तर धेरै दिनसम्म ती साबुत रहन पाउँदैनथे अम्बा र आँपका रुख थिए जसलाई वरपरका किशोर र तरुना ठिटाहरू आफ्नो ढुङ्गा झटारो हान्ने अभ्यासद्वारा दुर्घटनापूर्वक झार्ने गर्थे परिणाम एउटा पनि आँप अम्बा यति कचिलोमा खाइन्थ्यो जतिमा न त्यो आँप नै बन्न पाएको हुन्थ्यो न अम्बा चराहरू खास गरी सुगा त्यतातिर हेर्दै नहेरी उड्ने गर्थे किनभने तिनीहरूले ठुङ्नलाई एउटा पनि फल त्यहाँ झुन्डिएको हुँदैनथ्यो एक दुई जटाराहरू सधैँ रुखमा कतै अड्केका देखिन्थे भोलिपल्ट ती केटाहरू आएर सर्वप्रथम एउटा अर्को जटाराले अड्केका जटाराहरूलाई हिर्काएर झार्थे असिना पसिना हुँदै त्यसपछि तिनीहरूसँग आलो पालो गर्नलाई प्रशस्त जटाराहरू हुन्थे जसले कैयौँ टिकोराहरू झार्न सकिन्थ्यो रुख जाङपछि सधैँ देखिने वस्तुमा घाँसको नम्बर आउँथ्यो कहिलेकाहीँ बरेवाको भुइँमा घाँसहरू सुकेपछि ठिटाठिटीहरू यहाँसम्म पनि घाँस काट्न आउँथे कलुवा लोहारको बाथीमा आ आफ्नो खुर्पीमा सान हालेर माथि घटेको बिँडी र घाँसको घटना यस ठाउँमा घटेको हुनसक्छ किनभने यहाँ केही गर्नलाई निकै झाङ र सम्भावनाहरू थिए वरपर मेला लागेको बखत यस ठाउँमा चुरा लट्ठीका टुक्राहरू सानो टिनको फ्रेम भएको ऐना टिका टिकुली र कहिलेकाहीँ पैसा पनि पाउन सकिन्थ्यो साँच्ची भनौँ भने मेला सिद्धिएको कैयौँ दिनसम्म केटाकेटीहरू झाङ र धुलो उधिन्दै पैसा आदि खोज्न त्यहाँ नित्य आउँथे केही केही प्राप्त पनि गर्थे जसले नगद फेला पार्थ्यो त्यो सबभन्दा प्रसन्न देखिन्थ्यो चुराका टुक्राहरू सबभन्दा निकृष्ट जिनिस मानिन्थे लट्ठीभन्दा पनि लठी अर्थात् लाहाको चुरा गालेर त कमसेकम गुच्चा बनाउन सकिन्थ्यो काँचको चुरामा यो खुबी कहाँ पाउनु त्यसवखत एउटा कुरामा अचम्म मान्न सकिन्थ्यो त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसँग सम्बन्ध राख्ने किसिमका हुन्थे यो संयोग नै होला तापनि पैसा भन्ने एउटा कुरामा भने यो नियम लागू गर्न मिल्दैनथ्यो त्यो कुनै पुरुषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो अलिखितको तेस्रो श्रृङ्खला हामीले आज वाचन गरेर पृष्ठ छयालिससम्म पूरा गरेका छौँ अर्को सातादेखि हामी सडचालिसौँ पृष्ठको वाचन गर्नेछौँ हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किन्दिरी विदा चाहन्छौ नमस्कार शुभरात्री